क्षेत्र हस्तक्षेपको विरोध प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको छ गोली लागेर एक नेपालीको मृत्यु भएको छ गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढ़ी स्थित सिपी अस्पतालमा पुर्याइएको थियो चिकित्सकले मृत घोषणा गरेका छन् एसएसबीका जवानहरूले आनन्द बजारका नेपालीहरूलाई कोटपिट गरेको विरोधमा स्थानीयवासी प्रतिरोधमा उत्रिएका थिए त्यसक्रममा नेपाली र भारतीय बीच झडप भएको थियो आनन्द बजार स्थित नेपाली भूमिमा नेपालीहरूले कलभट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद शुरू भएको हो यसैबीच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र भारतका डीएम बीच साँझ वार्ता भएको छ साँझ भएको वार्तामा ज्यान गुमाएका व्यक्तिको शनाखत गर्ने र सीमा क्षेत्र आउ आवत तीन चार दिनका लागि बन्द गर्ने मौखिक सहमति भएको पत्रकार रमेश भट्टले बताएका छन् यसैबीच भारतीय ज्यादती विरूद्ध कैलाली कञ्चनपुरका साथै काठमाडौँमा समेत विभिन्न राजनैतिक दलहरूले प्रदर्शन गरेका छन् यसैबीच गृह मन्त्रालयले सीमा रक्षक आवेगले आवेगमा आएर गोली प्रहार गरेको भन्दै घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताएको छ विज्ञप्तिमा यो समस्याको समाधानका लागि कूटनीतिक पहल गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ नेपाल सरकारले भारतीय प्रहरीको गोली लागेर गौतमको मृत्यु भएको बताए पनि काठमाडौँ स्थित भारतीय दूतावासले घटनामा एसएसबीले गोली नचलाएको विज्ञप्ति निकालेको छ यस्तै परराष्ट्र मन्त्रालयले भारतीय सीमा सुरक्षाकर्मीको गोली लागेर नेपाली नागरिकको ज्यान गएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई दण्ड दिन भारत सरकारसँग माग गरेको छ यस्तै काङ्ग्रेस सभापति शेरबहादुर देवालले यो घटनाको सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कार्यवाही अगाडि बढाउन मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको निशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ यसैबीच सोही घटनालाई लिएर आज माओवादी केन्द्रले सुदूरपश्चिम अर्थात प्रदेश नम्बर सात बन्दको आह्वान समेत गरेको छ जसका कारण तराईमा विशेष गरी यातायातका साधनहरू चल्न नसकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कैलाली स्थित आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीको घर घरमा पसेर धम्क्याउन थालेको छ सीमा क्षेत्रमा कलबाट निर्माणको कारण देखाउँदै एसएसपीले हतियारसहित नेपाल भित्रिएर धम्क्याउन थालेको हो हतियारसहित आएको एसएसपीको समूहले बुधबार राति आनन्द बजारका सर्वसाधारणलाई गाली गलौज गर्दै घर छाड्न धम्की दिएको स्थानीयले बताएका छन् एसएसपीले नेपाल प्रहरीकै सामुने नेपाल पत्रकार नेपाली पत्रकार हेमन्त नेौपानेलाई फोटो खिचेको आरोपमा घाँटी समाएर फोटो डिलिट गर्न लगाएका छन् कलबर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणि गैरीलाई अपशब्द प्रयोग गर्दै भारतीय भूमिमा भेटे कुट्ने धम्की समेत दिएको गैरीले बताएका छन् नेपाली बजारमा आएर भारतीय ले हतियार उठाउँदा समेत नेपाली प्रशासन मौन रहेको भन्दै स्थानीयले आक्रोशित बनेका छन् बुधबार राति भारतीय एसएसबीले नेपाली सर्वसाधारणमाथि लाठीचार्ज समेत गरेको थियो भर्खरको समाचारमा कञ्चनपुर स्थित हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ पश्चिम सेती जलाशयुक्त जलविद्युत आयोजनाको प्रवर्धक चिनिया कम्पनी थ्री गर्जेसको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्ट कर्पोरेसनले फेरि हाइड्रोलोजी अध्ययन गर्ने भएको छ आयोजना निर्माणको काममा निरन्तर अलमल गर्दै आएको कम्पनीले फेरि अध्ययन गर्ने भएपछि आयोजना निर्माणको काम पछि थप धकेलिने देखिएको छ कम्पनीले यसअघि दुई वर्ष लगाएर हाइड्रोलोजी अध्ययन गरिसकेको थियो सात सय पचास मेगावाटको यो आयोजनाको हाइड्रोलोजी अध्ययन गर्न कर्पोरेशनको टोली सोमबारे काठमाडौँ पुगेको छ टोलीले अब अध्ययन अघि बढाउने लगानी बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले जानकारी दिएका छन् माघ पहिलो साता विद्युत प्राधिकरण र कर्पोरेशन बीच संयुक्त विकास उपक्रम जेबीएमा प्रारम्भिक सम्झौता गरेको चिनिया कम्पनीले यसको अनुमोदन गर्नुपर्नेमा फेरि हाइड्रोलोजी अध्ययन अघि बढाउन लागेको हो चिनिया कम्पनीको पचहत्तर प्रतिशत र पच्चीस प्रतिशत विद्युत प्राधिकरणको सो पुँजी लगानी रहने गरी भएको प्रारम्भिक सम्झौतालाई प्राधिकरण सञ्चालक समितिले भने अनुमोदन गरिसकेको छ कर्पोरेशनको बोर्डले अनुमोदन गर्न ढिलाइ गरेपछि दस दिन अघि लगानी बोर्डले कर्पोरेशनलाई यसबारे पत्र लेखेको थियो तर पत्रको जवाफ अहिलेसम्म दिएको छैन जेबीए अनुमोदनमा ढिलाइ गरेको कर्पोरेसनले फेरि टोली पठाएपछि लगानी बोर्डका अधिकारीहरू अचम्ममा परेका छन् कर्पोरेसनको सात मेगावाटलाई घटाएर छ मेगावाटमा झार्ने गरी प्राविधिक प्रतिवेदन तयार गरेको छ भने तर चिनिया कम्पनीले आयोजनाको क्षमताबारे प्रश्न गरेकोमा बोर्डले सुक्खायाममा सात सय पचास मेगावाटमै बनाउनु पर्ने उत्तर पठाएको थियो प्राविधिक अध्ययन गर्न अझै समय लाग्ने र टोलीको प्रतिवेदन नआएसम्म कर्पोरेसन बोर्डले अनुमोदन गर्ने सम्भावना कम रहेकाले पश्चिम सेती निर्माणमा अझै ढिलाइ हुने संकेत देखिएको बोर्डका एक अधिकारीले जानकारी दिएका छन् दुई साल फागुनमा ऊर्जा मन्त्रालय र चिनिया कम्पनी बीच भएको सम्झौतामा छ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख थियो सम्झौतामा संयुक्त कम्पनी स्थापना गरेर अक्टोबर दुई हजार चौधमा वित्तीय व्यवस्थापन गरी सोही वर्षको जुलाईबाट निर्माण शुरू गरेर डिसेम्बर दुई हजार उन्नाइसमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर जेबी अनुमोदन नहुँदा आयोजनाको कुनै काम पनि अघि बढ्न सकेको छैन भने अझै west Seti hydro power development company गठन कहिले हुने भन्ने टुङ्गो लागिसकेको छैन सोह्र वर्षसम्म स्मेकले लाइसेन्स होल्ड राखेर निर्माण सम्पन्न नगरेपछि सरकारले सरकारी चिनिया कम्पनीलाई दिएकोमा सो कम्पनीले समेत आलटाल गर्न थालेपछि छिट्टै पश्चिम सेती बन्ने आशामा रहेका यस क्षेत्रका बासिन्दा निराश बनेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरामा पहिलो पटक उपभोक्ता अधिकार दिवस मनाइने भएको छ आगामी चैत दुई गते विविध कार्यक्रमका साथ दिवस मनाइने भएको हो हिजो जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छलफलपछि नेपाल सरकारको हरेक जिल्लामा दिवस मनाउन भएको सर्कुलर अनुसार उपभोक्ता हित संरक्षणमा लगाउँ ध्यान सुरक्षित राखौं सम्पत्ति जीव ज्यान भन्ने नाराका साथ दिवस मनाइन लागेको हो नेपालमै पहिलो पटक मनाइन लागेको दिवसको अवसरमा डडेलधुरामा चैत दुई गते बिहान आठ बजे बाघ बजार बस पार्कबाट र्याली निकालेर जिल्ला विकास समितिको कार्यालयसम्म पुर्याई जिल्ला विकास समितिको सभाहालमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र समेत प्रस्तुत गरिने हिजो आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिएका छन् डोटीको छतिवन गाविसमा रहेको बुडर बजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको छ बुडर बजारमा सार्वजनिक शौचालय नहुँदा फोहोर भएको स्थानीयले बताएका छन् दुई वर्षदेखि निर्माण कार्य शुरू भएको शौचालय समयमै निर्माण नहुँदा बजार फोहोर भएको स्थानीय भुवन नागरीले बताएका छन् सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रवेश गर्ने तथा बाहिरिने यात्रुलाई मध्यनजर गर्दै शौचालय निर्माण गर्ने काम शुरू भएको भए पनि शौचालय निर्माण गर्ने व्यक्तिको व्यवस्थाका कारण समस्या भएको स्थानले गुनासो गरेका छन् सुगोरलाई खुला रूपमा पाल्ने घर तथा होटलबाट निस्केको फोहोर जताभावी फाल्दा बजार फोहोर भएको स्थानीयले बताएका छन् शौचालयको बारेमा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्मालाई जानकारी गराएको स्थानीय भुवन नागरीले बताएका छन् कैलालीको बसन्त जंगलमा केही वर्षदेखि निर्माण रोकिएको हुलाकी सड़कको काम केही दिनमै शुरू हुने भएको छ वन मन्त्रालयले रूख काट्ने अनुमति दिएपछि निर्माण रोकिएको अठार किलोमिटरको सड़क निर्माण हुने भएको हो जिल्ला वन कार्यालयले पुरानै विस्तृत आयोजना प्रतिवेदन डीपीआर अनुसार हुलाकी सड़क विस्तार गरिने कार्यमा सहमति जनाएपछि बसन्त जैविक मार्गमा हुलाकी सड़क बनाउन मार्ग प्रशस्त भएको हो वातावरणीय प्रभाव मूल्याङ्कन भइसके पनि रूख कटन आदेश नपाएपछि हुलाकी सड़क बनाउँदै आएको भारतीय निर्माण कम्पनी जीआर गावरले सो खण्डमा निर्माण कार्य रोकिएको थियो पवेरा गाविसको कटैनी नदीदेखि भजनी त्रिशक्ति नगरपालिकाको लालबोजीसम्म पर्ने अठार किलोमिटर खण्डमा हुलाकी सड़क बन्न सकेको थिएन वन मन्त्रालयले जिल्ला वन कार्यालयले रूख कटानको आदेश दिइसकेको र सड़क निर्माणका लागि टेण्डर पनि भइसकेको हुलाकी सड़क परियोजनाका इन्जिनियर नरेन्द्र ओझाले बताएका छन् बसन्ता खण्डकै पन्ध्र किलोमिटरमा रूख कटान भइसकेको छ भने अतिक्रमित क्षेत्र अन्तर्गत पर्ने तीन किलोमिटरमा मात्र रूख काटिएको छैन सो खण्डमा अब चार सय चार रूख काट्न बाँकी रहेका छन् उलाकी सड़क आयोजना इन्जिनियर ओझाले सड़क निर्माणका लागि चन्द्रा एण्ड बसन्ता जेबीले निर्माणको ठेक्का लिइसकेको र केही दिनमै काम शुरू गर्ने बताएका छन् बाजुराको उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ उत्तरी भेगको बिछ्या र रुगिन गाविस लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बहादुर शाहीले बताएका छन् उनले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिँदै आएको थियो नुन डिपो स्थापना भएपछि उक्त गाविसका बासिन्दा खुसी भएको बताएका छन् एक पोका नुन लिन दुई दिन लाग्नुका साथै छ सयदेखि एक हजारसम्मको खर्च हुने गरेको स्थानीयको गुनासो रहेको छ सडक निर्माणको काम सुरु भएको दार्चुला तिङ्कर सडकको झण्डै आठ वर्षपछि दोहो क्षेत्रलाई सडक सञ्जालले जोड्न सुरु गरेको छ सदरमुकाम खलङ्गादेखि धारेको गरमोरासम्म सडक सञ्जालले जोड्न थालेको हो सडकको सपना नदेखेका दोहोवासीलाई अहिले जोडिन थालेको सडक सञ्जालले खुसी दिलाएको छ गरमौरासम्म जीव सञ्चालन हुँदा समेत दोहो क्षेत्रका स्थानीयको झण्डै चार घण्टाको पैदल दूरी घटेको छ खन, सडक खन्न सुरु गरेको आठ घण्टापछि गाडी चढ्न पाउँदा हर्षित भएका छन् जीप ट्र्याक्टर उक्त सडक खण्डमा सञ्चालन